नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच र कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने निकै नै रमाइलो भएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ र आउनुभएको थियो तर गइसक्नु भएको छ केही छैन अर्पण समर्पणको व्यवसायमा हामी निकै नै रमाइला लोकदोरी भाकालाई पनि कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गर्ने गर्छौँ र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहजमा र यो कार्यक्रममा मिठा मिठा लुकदुहुरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ र तपाईँकै सम्झना समर्पणहरू पनि लिनेछौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ टिकौलीबाट राजा ठाकुर राजाजी के कसरी बिताइरहनु भएको छ आजको दिन सुनाउनुहोस् के कसरी पानी परिरह पसलमा काम भइरह व्यापार व्यवसाय गर्नुहुन्छ अनि कतिको व्यापार व्यवसाय फस्टाएको छ त्यो असारमा असारमा पनि ठिकै छ ठिकै भन्नु पऱ्यो है हुन्छ राजाजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ अब यहाँ मेरो पसलमा जो जो आउनुहुन्छ नि उहाँहरूलाई दुईजना साथीहरू बसिराख्नु अहिले पसलमा कपाल काट्नु दुईजना बसिराख्नु उहाँहरूलाई नि हुन्छ राजाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला टिकौली कृष्ण मन्दिरबाट राजा ठाकुर आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्ते को को होला नमाटी सबिना हैन रबिना हैन अनि को होला त रबिना नै हो भन्नु परे है रबिना नै कस्तो झुक्काउनु हामीलाई त हामी नचिन्ने झै गर्ने कि तपाईँ त चिन्नु भएन के भनेको नि अनि धेरै दिनपछि आउनुभयो नि त रबिना चाहिँ केमा व्यस्त हुनुहुन्थ्यो बेच्दैन होइन अलिकति अस्वस्थ पनि थिएँ अनि घरले नि टेन्सन पनि थियो त्यही भएर नत्र सुन्न त सुनिरहेको हो सुन्न त सुनिहाल्छु नि अनि के कसरी बिताइरहनु भएको थियो दिनहरू चाहिँ के हुनु यतिकै बसी अलिअलि परिहाल्छ त्यही गर्नु चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ राम्रो तरिकाले ख्याल राख्नु होला हजुरआमा चिन्नु चिन्नुभएको छ सबैजनालाई रमेश अनि रमेशलाई भन्न चाहन्छु मैले बिर्सेको छैन कल गर्न सकेको छैन भन्न चाहन्छु रमेश पूर्णलाई पनि अनि मेरो साथीहरू निग्राहरूलाई नि सबैलाई मुना कविता अनि भूमिका पीडाहरू सबैजनालाई बिर्सेको छैन भन्न चाहन्छु अनि विशेष गरी मेरो बित्नु भएको अङ्कलको लागि श्रद्धाञ्जली र अनि शान्तिको कामना गर्न चाहन्छु त्यही हो अरू त के भन्नु चाह हुन्छ रघुनाथजी कार्यक्रममा आउनुभयो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर हो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भाट्य रविना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ र तपाईँ पनि कार्यक्रम अर्पण समर्पण व्यवसायमा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ अब नि कार्यक्रममा एउटा भाकालाई स्थान दिने बेला भएको छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच र कार्यक्रम अर्पण समर्पण व्यवसाय सँगै रहनुहोला येनी लो का मामा सेगा परेस घसी प्रियति छेउ कि हाँसी अझै आफ्नो ठन कति सोचो मेरो नै जानेलाई बिर्सनै न छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने खुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइस सिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालिका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing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 दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई, सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare parts तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटो अटोमोबाइल प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre Nepali लोक संस्कृतिको जगे नगर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो शान यो हो कार्यक्रम लोक आँगन भयो मेरै मायाको आँसु नि मैले भुल्न तिमीले छले हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला भुल्न सकिन माया यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच निगहजमा र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ पदमपुरबाट सरु सरुजी के कसरी बिताइरहनु भएको छ आजको दिन बसी बस्छ भन्नु पर्यो अनि खानु भयो कि नाइ एकछिनपछि हुन्छ हुन्छ सरजी आज कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ सरोजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट सर अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ र यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सनक तमाङ सनकजीले आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ अनि खाजा खानु भयो कि नै खाजा भएको छैन हुन्छ सनकजी कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई सम्झिन्छ चाहनुहुन्छ धन्यवाद हजुर तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अनि फोन गर्ने साथी हुनुहुन्थ्यो देवी राजा ठाकुर तनहुबाट रविना पदमपुरबाट सर अधिकारी अन्तिममा फोन गर्ने साथी कोराकबाट सनक तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि आजको कार्यक्रम अर्पण समर्पणको बसाईबाट उजेल पर्छु नमस्कार सानो किरुनु खेतीपाती पाती लाउनु कि भेट हुनु बर्ख लाग्यो सरर हिरा पहिरो बस्यो माया सरर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएको भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x ray echo cardiography video x ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी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 Om Sairam dental care and research centre प्राली रत्नगर दुई टाढी ओम साईराम अस्पताल भवन फोन शून्य नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै त छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात